मेरो कथा मेरो कथा मात्र इमेज एफएम 97.9 मनका भावनाहरूलाई हृदयभित्र राखेर छटपटीमा हाँस्नेहरू जिन्दगीका पलहरू आफूभित्र समाएर रित्तो जिन्दगीलाई पनि खुसीमा साट्नेहरू कहिले खुसी जस्तै कहिले दुःख जस्तै कहिले घाम जस्तै कहिले छाया जस्तै जिन्दगी किन अनवरत रूपमा आफूभित्र समेटिँदै जान्छ थाहा छैन भोग्ने भोगाईहरू हिँड्ने पाइतालाहरू जति जति खिँदै जान्छन् जिन्दगीका लामा यात्राहरू त्यति नै तय हुँदै जाँदो रहेछ ढेर्कल्या आज धेरै पछि लेख्दैछु म मेरो कथा मेरो कथाको पाना जीवन भोग्नेहरूको अनुभूति हो मेरो कथाको पाना च्याथिएर कतै फ्याँकिएका शब्द शब्दहरू हुन् जसलाई आज समेटेर लेख्ने चेष्टा गरिरहेकी छु म किन यसरी मनभित्र रहेका दुःखहरूलाई लेख्न मन लाग्यो म आफैलाई थाहा छैन तर साट्न चाहन्छु आफ्ना दुःखहरू लाखौँ लाख मान्छेहरू मान्छेहरूप्रति सहानुभूतिको लागि होइन र आफ्ना दुःखहरू बाँटेपछि दुःख घट्छ भन्छन् त्यसैले लेखिरहेकी छुटिएरका लागि तपाईँलाई म मेरो कथा मेरो नाम अरुणा हो विक्रम दुई हजार चालिस सालको मङ्सिर सत्र गते मेरो जन्म झापा जिल्लाको शनिश्चरेमा भएको हो म घरकी जेठी छोरी मेरो बुबा पेसाले वकिल हुनुहुन्थ्यो आमा शिक्षिका साना बालबालिकाहरूलाई पढाउनुहुन्थ्यो आमाले सायद त्यही भएर होला मेरो पारिवारिक वातावरण अत्यन्तै सहज र रमाइलो थियो रमाइलोसँग बितेका मेरा बाल्यकालका दिनहरू म आज सम्झन्छु कहिलेकाहीँ म सोध्छु जिन्दगीका ती पुराना हिस्साहरू कहिलेकाहीँ म सोध्छु मेरा तिनै जिन्दगीका पुराना हिस्साहरू खोसेर म फेरि त्यही भित्र अनुवाद हुन सकु मनका दुःखहरूलाई खुसीमा साट्न सकु त्यो मेरो बालापन कहाँ छ म आज खोज्छु त्यो स्कुलका कक्षा कोठाभित्र रहेका मेरा अतीतका सपनाहरू कहाँ छन् म खोज्छु यदि कतै कहीँबाट आफ्नो चिज फेरि पनि पाउन सक्ने भए म मेरो बालापनमा फर्कन्थेँ होला त्यो स्कुल त्यो ठाउँ त्यो जिन्दगी कहिलेकाहीँ म आफैले आफैलाई सम्झन छुटिएर कल्याण र फेरि झापाको त्यही शनिश्चर्य वरिपरि पुग्छु म त्यो मेरो ठाउँ पारीतिरको खोला खोला सँगसँगैका खेतबारीहरू कान्लाहरू त्यहीँ सँगसँगै असारतिर रोपेका धानका बोटहरू जब ठुला हुँदै जान्थे आमा स्कुल जाँदा भन्नुहुन्थ्यो अब धान काट्ने बेला भयो लहरै काटिएका धानका बोटहरू आज छैनन् ती सब मासिसके मान्छेहरूले मासिसके र घरहरू भन्दैछन् मेरा अतीतका ती बालापनहरूबाट उठेर आज मैले जिन्दगीलाई फेरि समेट्ने कोसिस गरेकी छुटिएर ल्याउनु मैले सानोमा शिवदर्शन माभिमा पढेकी र म पछि मेरा दुई बहिनीहरूले त्यहाँ पढ्न पाएनन् हामी झापाबाट झापामै बसाई सरेर आउँदा म नौ वर्षकी थिएँ समय गुज्रदै गयो समयका रोटी पिङहरू घुम्दै गए समय नहो घुम्दै जान्छ आज हामी जहाँ छौँ भोलि त्यहाँ रहँदैनौँ भोलि जहाँ हुन्छौँ पर्सि फेरि त्यहाँ रहँदैनौँ यही चक्रभित्र घुमिरहने यो जीवनको कथा हो हरेक मान्छेको कथा हो र हरेक मान्छे आआफ्नो कथा लिएर बाँचिरहेको हुन्छ जस्तो लाग्छ मसँग रहेका मेरा कथाहरू त्यसैले त आज सुनाइरहेकी छु डियर कल्याण तपाईँलाई म पछि दुई बहिनी र एक भाइ थिएँ भाइ सानो थियो धेरै पछि जन्मेको भाइ कान्छो थियो त्यसैले सबैले माया गर्थे अत्यन्तै पुलपुलिएको थियो यसरी स्कुल सँगसँगै विक्रमसम्म दुई हजार छप्पन्न सालमा मैले एसएलसी दिएकी र आमाको कान्छी बहिनीको श्रीमान काठमाडौँमा हुनुहुन्थ्यो उहाँ पेसाले पुलिस हुनुहुन्थ्यो नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो सानो बुबा भन्थ्यौँ हामी र मेरो आमाको बहिनी पनि काठमाडौँ आएपछि आमाको बहिनीले आमालाई फोन गरेर भन्नुभयो अरुणालाई म राख्छु यहीँ पठाइदिँदा हुन्छ र म त्यसपछि झापाको बिर्ता मोडबाट जहाँ हाम्रो बसाइ सराई भएको थियो र त्यहीँबाट म काठमाडौँतिर लागेकी मलाई राम्रोसँग याद छ विक्रमसम्म दुई हजार छप्पन्न सालमा एसएलसी सकेपछि म काठमाडौँ आएकी डियर कल्याण पढ्नको लागि र काठमाडौँमा रहेका मेरा जिन्दगीहरू काठमाडौँमा रहेका मेरा अतीतहरू र काठमाडौँमा बिताएका पलहरू र मेरा जिन्दगीले भोगेका अनुभवहरू अनुभूतिहरू दुःखहरू सुखहरू म आज साट्न चाहन्छु डियर कल्याण यो मेरो कथा साँचो डाँटेको भाइ भए पाप लागोस् मलाई म आज सुनाउँछु साराका सारालाई सुनाउँछु म मेरो कथा बस मेरो आफ्नो कथा बित्यो तर त्यो दिन आज जस्तै लाग्छ जुग बित्यो तर त्यो दिन आज जस्तै लाग्छ रोमा बिते जस्तै जिन्दगीका दिनहरू पनि दिन जस्तै हुँदो रहेछन् मन आगोमा सेकिएको रोटी जस्तै हुँदो रहेछ कहिलेकाहीँ म सम्झन्छु मेरा अतीतहरूलाई कहिलेकाहीँ म सम्झन्छु मेरा जिन्दगीका अवशेषहरूलाई भोगिएको जिन्दगी मेटिएको जिन्दगी तलाउमा कतै हिँडेको डुङ्गा जस्तो हुँदो रहेछ छिनमै बाटो बने जस्तो तर पानीको धरातलले सबै समेटेर कथा हराए जस्तो यो जिन्दगी पनि त्यस्तै हो हामी हिँड्दै जान्छौँ हाम्रा पाइतालाहरू कथा कथा मेटिँदै जान्छन् न भेटिने पाइतालाको कथा हो यो नदेखिने बाटोको कथा हो यो र म आज त्यही कथा लेख्दै छुटिएर कल्याण तपाईँलाई जे भोग्यो त्यही हो जिन्दगी जे देख्यो त्यही हो जिन्दगी बाँकी त सपनाहरू हुँदा रहेछन् सपनाहरू मिठा हुन्छन् सायद त्यसैले होला मान्छेहरू सपनालाई बिस्कुन जस्तै सुकाउँछन् सेक्छन् र ती बिस्कुन जस्तै रहेका सपनाहरू बिस्कुन जस्तै रहेका मनका दुःखहरू बिस्कुन जस्तै रहेका मनका सुखहरू कतै सुकाएर कतै सेकेर कतै रोटी जस्तै आगोको रापमा पोलेर मान्छेहरू बाँचिरहेका हुन्छन् कोही खुसीमा बाँच्छन् कोही दुःखमा कोही हाँसेर बाँच्छन् कोही रोएर तर सबै आआफ्नो जिन्दगी बाँचिरहेका हुन्छन् त्यसैले त आज म मेरो भोगाईलाई लेख्दै छुटिएर कल्याण तपाईँ समक्ष लेखेर पठाएकी छु च्यातेर नफ्याँकिदिनु होला कुरा विक्रम सम्बत दुई हजार उनासाठी सालको हो त्यति बेला म बिबिएस लेभलमा शङ्करदेवमा पढ्दै थिएँ सानो बुबाको सरुवा महेन्द्रनगर भएपछि सानो बुबा जानुभयो र त्यसपछि उहाँ सँगसँगै मेरो आमाको बहिनी पनि जानुभयो म एक्लै थिएँ र एकजना साथीसँग डेडा गरेर बस्थेँ बुबाले चिनेको घरबेटी हुनुहुन्थ्यो त्यसैले तल बस्न त्यति गाह्रो थिएन मलाई हामी सजिलै बस्थ्यौँ साहस थियो वातावरण मलाई राम्रोसँग याद छ जाडोको याम थियो काठमाडौँमा बाक्लो कुहिरो लागेको थियो काठमाडौँमा र मलाई काठमाडौँबाट अचानक झापा जानुपर्ने भयो बुबा त्यो दिन आँगनमा लड्नु भएको रहेछ बेहोस भएर त्यही दिन म काठमाडौँबाट झापा हिँडेँ केटीहरूको ल्याम र त्यति बेला बुबा आँगनमा लड्नु भएछ त्यो कुरा मलाई भनिएन तर आमाले जसरी भए पनि छिटो आउनु अत्यन्तै जरुरी छ भनेपछि म झापा पुगेँ जरा भाका झापा पुगेको दिनदेखि बेहोस हुनुभएको मेरो बुबा चार दिनपछि बित्नुभयो बिर्तामोडको अस्पतालमा प्रेसरको रोगी बुबा छोराछोरीको जितको लागि जिन्दगीभर आफ्नो हार स्वीकार्दै हिँड्नु भएको बुबाको मृत्युले मन यति छिन्न भिन्न भयो म कसरी व्यक्त गरौँ आज व्यक्त गर्न सक्दिनँ एउटा छोरीको लागि बुबा कति प्रेरणादायी हुन्छन् त्यो हरेक छोरी मान्छेले बुझ्ने कुरा हो म पनि त्यस्तै थिएँ बुबाले पठाएको पैसाले कलेजमा फी तिर्थे बाँकी पैसाले घरबेटीको भाडा तिर्थे बाँकी पैसा बचाएर खाजा खान्थे बच्यो भने लुगा किन्थे ती दुःखका दिनहरू आज सम्झन्छु तर ती सब मेरो बुबाको मेहनत र परिश्रमले थियो आमाले स्कुल छोडेको धेरै भएको थियो अस्थायी शिक्षक भएर धेरै वर्ष काम गरे पनि थाहै हुन सक्नु भएन आमा आमाको दुर्भाग्य राजनीति चहल पहलमा समावेश नभएको मेरो परिवारले त्यो पनि गुमायो तर जे जस्तो भए पनि बुबा वकिल भए पनि इमान्दार हुनुहुन्थ्यो सबैले प्रशंसा गर्थे र भन्थे सोझो छ कमाउन सक्दैन अरूको लागि निस्वार्थ काम गर्छ जे जस्तो भए पनि बुबाको मृत्युले मेरो मन साह्रै दुखेर आए आमाको स्वास्थ्य पनि अलिकति बिग्रदै गए ढेर कल्याण त्यसपछि बहिनी र भाइको बेहाल हुने नै भयो हेर्दै गएँ मैले चुपचाप चुपचाप ती दिनहरूमा बुबाको क्रिया सकियो आउनेहरू आए कति रोए कतिले सम्झाए कतिले सहानुभूति दिए चिन्ता गर्नु पर्दैन हामी छौँ भनेर गए आफन्तहरू रोए टाढाकाहरू अलिकति हाँसु खसालेर गए तर कहिलेकाहीँ सोच्छु म यो जिन्दगीमा आएपछि जानै पर्छ मेरो बुबा पनि जानुभयो तर बुबाको मृत्युले दिएको चोट अहिले पनि यो छातीमा छटिएर गल्या किरिया बसेको हप्ता दिनपछि सानियामा आउनुभयो र त्यसपछि परिवारको झमघट सँगसँगै किरियाको सम्पूर्ण कर्महरू सकियो डियर कल्याण त्यसपछिका दिनहरूमा म के गरौँ कसो गरौँ भनेर टोलाइरहन्थे आँगनमा बसेर टोलाउँथे आमाले भन्नुहुन्थ्यो छोरी जाऊ पढेर ठुलो मान्छे बन्न म तिम्रो लागि जे पनि गर्न तयार छु चिन्ता नगर अलिकति जग्गा जमिन छ त्यही बेचेर भए पनि तिमीलाई पढाउँला पढ्नु ठुलो मान्छे बन्नु धेर कल्याण त्यही आमाले दिएका आशीर्वादहरू आज सम्झन्छु म र केही दिनको बसाएपछि म काठमाडौँ फर्केँ काठमाडौँ फर्कदा यति नरमाइलो लाग्यो आँगनमा आमासँग आगालो मारेर रोएको दिन हिजो जस्तो लाग्छ ढेर कल्याण तर म रोएँ दिनहरू पहिलेका जस्ता भएनन् र पहिलेका जस्ता रहेनन् काठमाडौँमा आएपछिका दुःखका दिनहरू त्यस्तै रहे र त्यसपछि जागिर खोज्न हिँडे र जागिर खोजिरहे र नभन्दै महाराजगञ्जको एउटा फर्निचर पसलमा मैले जागिर पाएँ त्यो पनि काठमाडौँको एउटा दैनिक पत्रिकामा हेरेँ त्यहाँ एउटा मागिएको रहेछ जागिरको लागि एकजना व्यक्ति म गएपछि साहुले भन्यो सबै काम गर्न सक्छु मैले सक्छु भने महाराजगञ्जको चौकमा एउटा पसल थियो फर्निचर पसल जागिर रातिसम्म चल्थ्यो हिँडेर आउनु पर्थ्यो घरसम्म केटी मान्छे सानी आमाले भन्नुहुन्थ्यो पर्दैन जागिर नखाऊ किन जागिर गर्नु पर्यो अलिकति पैसा म पठाइदिन्छु तर डियर कल्याण मनले मानेन सोचे बरु दुःख नै परोस् तर सफलता प्राप्त गरेर छोड्छु दुःख त सबैलाई हुन्छ दुःखमा पनि बाँच्न सक्ने मान्छे महान हुन्छ मेरो कथाका पानाहरू जब जब सुन्छु कल्याण मलाई यही अनुभव हुन्छ जो मान्छे दुःखमा टिक्न सक्छ जो मान्छे दुःखमा बाँच्न सक्छ जो मान्छे दुःखमा हाँस्न सक्छ त्यही मान्छे अगाडि बढ्छ जस्तो लाग्यो र त्यसपछि बिहान कलेज जान्थे दिनभरि अफिसमा काम गर्थे त्यही फर्निचर पसलमा सारा काम गर्नुपर्थ्यो बेलुका घर आउँथे डेडाको बास थियो र पछि बहिनीलाई बोलाए बहिनी ठुली भएपछि बहिनीलाई बोलाए र उसले खाना बनाउँथे सानो कोठा थियो बहिनी र म बस्थ्यौँ त्यही बुबाले चिनेको घर भेटी सधैँ सहानुभूति दर्शाउनुहुन्थ्यो भन्नुहुन्थ्यो तिमीहरूसँग पैसा भएन भने चित्त नदुखाउनु जहिले सक्छौ दिनु त्यही भन्नुहुन्थ्यो काठमाडौँ जस्तो ठाउँमा यति शब्द बोलिदिने मान्छे पाउँदा हामीलाई खुसी लाग्थ्यो मेरो आमाको हैसियत धेरै कम थियो बाबाको मृत्युपछि आमाको चोट नराम्रोसँग बसेको थियो यसरी दिनहरू बित्दै गए ढेर कल्याण विक्रमसम्म दुई हजार एकसट्ठी सालको कुरा हो बिबिएस लेभलको पढाइ र इक्जाम सकेको थिएँ मैले र त्यति बेला हाम्रो कक्षामा बस्ने एकजना निर्मल भन्ने केटा थियो उसको घर गुल्मी र उसले मलाई बिस्तारै बिस्तारै मन पराउँथ्यो र मैले आफ्ना सारा कुराहरू भनेको थिएँ उसलाई आफ्नो कहानी उसलाई सुनाएकी थिएँ र उसले हमेसा भन्थ्यो अरुणा तिम्रो यो मेहनत तिम्रो यो दुःख र तिमीले जिन्दगीमा उठाएको यति ठुलो जोखिम देखेर मलाई तिमीप्रति माया लागेर आउँछ के म तिम्रो जीवनको एउटा अङ्ग बनेर तिम्रो जीवनमा साथ दिन सक्छु ऊ यस्तै भन्थ्यो डियर कल्याण सायद हरेक मान्छेहरू त्यस्तै भन्छन् होला सुरुमा हरेक मान्छेहरू त्यस्तै गम्छन् होला सुरुमा सहानुभूति देखाउँछन् माया देखाउँछन् सायद जिन्दगीमा कहिल्यै पनि निको नहुने घाउहरू किन दिन्छन् मान्छेहरू किन दिन्छन् मान्छेहरू हृदयभित्र ठुलो चोटहरू र कतै टाढा दूर बस्तीमा जान्छन् न कतै गएर भेट्नु तिनीहरूलाई न कतै गएर देख्नु तिनीहरूलाई मात्र याद बसेको हुन्छ छातीभित्र मात्र याद रहेको हुन्छ छातीभित्र त्यसैले ठेर कल्याण म सुनाउँछु आज तपाईँलाई मसँग जोडिएको निर्मलको कथा म सुनाउँछु तपाईँलाई बस तपाईँलाई घर घरमा पुग्नु छ बरु छ ताजा आजैको भन सुन हिमाली स्वरहरू डियर कल्याण यादहरूमा आइरहने मेरा ती पुराना झझलकोहरू कहिलेकाहीँ सम्झनामा आइरहने मेरा दिनहरू कहिलेकाहीँ अतीतबाट भागेर वर्तमानसम्म आइपुग्दा आँखाका परेलीहरू भिजाउने मेरा ती यादहरू कहाँबाट खोजेर ल्याउँ मेरो अतीत कहाँबाट खोसेर ल्याउँ मेरा ती अतीतका अनगिन्ती सम्झनाहरू कहिलेकाहीँ सम्झन्छु म जिन्दगीमा कहिलेकाहीँ कल्पन्छु म जिन्दगीमा काठमाडौँको झरी झरीमा नेतृत्व भिज्दै कसैको प्रतीक्षामा बिताएका पलहरू र प्रतीक्षामा बिताएका ती दिनहरू आज पनि सम्झन्छु म किन जिन्दगीले जिन्दगीको पर्ता च्याथेर लैजान्छ किन उडाएर लान्छन् सपनाहरू जिन्दगीले मान्छेका थाहै हुँदो रहेनछ निर्मलको घर गुल्मीमा थियो गुल्मी जिल्लामा उसको बुबाको व्यापार चल्थ्यो उतातिर पढ्नलाई काठमाडौँ बसे पनि फ्ल्याट बाइक चढ्थ्यो कमाइ केही थिएन बुबालाई फोन गर्न साथ उसको अकाउन्टमा पैसा जम्मा हुन्थ्यो हँसिलो मिजा हँसिलो स्वभावको निर्माण बिस्तारै बिस्तारै मेरो मनमा छाउँदै गयो कहिलेकाहीँ सोच्थे म त दुःख गरेर हुर्केकी केटी आफ्नो दुःखमा बाँच्नुपर्छ आफ्नो दुःखमा हाँस्न सक्नुपर्छ अर्कासँग जोडिएको सपनाले केही पनि दिँदैन अर्कासँग जोडिएको सपनाले केही पनि बनाउँदैन एक मनले भन्थ्यो तर अर्को मनले निर्मलले देखाएको सहानुभूति उसले देखाएका स्नेहका कुराहरू उसले देखाएका प्रेमका अनुभूतिहरू मनभरि छाउँथ्यो मिठो स्पर्श आउँथ्यो मनभित्र र सोच्थे सायद मेरो भाग्यमा लेखिएर आएको होला त्यसैले त ऊ मलाई माया गर्छ मैले पढाइलाई फेरि अगाडि बढाउँदै लागेँ उसले पनि पढाइलाई अगाडि बढाउँदै लाग्यो त्यति बेला म एमबिएको पढाइ र जब दुवै गर्थेँ बहिनीहरूसँगै थिएँ अर्की बहिनी पनि आएकी थिए भाइ झापामै थियो बिर्ता मोडको छेउमा स्कुलमा पढ्थ्यो पढाइमा राम्रो थिएन भाइ बार बार फोन गरेर भन्थे भाइ पढ पढेन भने यो दुनियाँमा केही गर्न सकिँदैन उजारको मान्थ्यो पढाइको अलावा उसलाई अरू कुरामा रहर हुन्थ्यो आमा पनि दिक्क भइसक्नु भएको थियो र पछि मैले भाइलाई पनि काठमाडौँ ल्याएँ एउटा छोराको जिम्मेवारी बोकेर हिँडिरहेकी थिएँ म त्यसपछि समय गुज्रदै गए ढेर्कल्यान समयका कटघराहरूमा उभिँदै गए म कहिले दुःखमा कहिले सुखमा निर्मल मे हामी बसेको कोठासम्म आउँथ्यो बहिनीहरूलाई माया गर्थ्यो मलाई माया गर्थ्यो र म बहिनीहरूलाई साथी भन्थेँ तर एक दिन यो कुरा आमाले थाहा पाउनु पाउनुभयो आमाले फोनमा गाली गर्नुभयो छोरी त्यसो नगर हाम्रो इज्जत भनेको त्यही त हो नि र आफ्नो अनुशासन हो हाम्रो इज्जत भनेको तिमीले त्यसो गर्नु हुँदैन मैले आमालाई धेरै सम्झाउँथे तर सबै कुरा चुपचाप सहँदै गए कुरा दुई हजार त्रिसठी सालको साउनको महिना थियो आमाले झापाबाट खबर पठाउनु भयो फेरि एकपल्ट घर आइज छोरी भनेर मैले अफिस छोड्न मिल्दैन आमा भने मलाई थाहा थियो मेरो परिवारले म माथि फेरि अर्को दबाब दिँदैछ भनेर त्यसको एक हप्तापछि अर्थात् साउनको अठार गते मामा माइजू र आमा आउनुभयो मेरो कान्छो मामा र माइजू यसरी अचानक काठमाडौँ आउनुको कारण मैले आउने दिनमै सोधेँ आमाले केही भन्नु भएन औषधि उपचारको लागि आएको छोरी भन्नुभयो दुई चार दिन औषधि उपचार पनि चल्यो बहिनीहरू खुसी थिए साथमा भाइ पनि आएको थियो एसएलसी पास गर्न नसकेर पढाइ बिगारेको भाइलाई मैले गाली गरेँ त्यो दिन साँझ माइजूले खाना बनाउनु भएको थियो डेढामा बहिनी र भाइहरू कोठा भाइ कोठामै थियो भर्खरै घरबेटी आएर धेरै मान्छे भयो भनेर जानुभएको थियो किनकि त्यति बेला हामी पुरानो घरबाट सरेर अर्को घरमा आएका थियौँ नजिक भए पनि घरबेटी बेग्लै थियो सायद त्यसैले होला उसको त्यो कुरालाई हामीले स्वीकार्नु पर्ने भयो अर्काको घर यस्तै हो आमा भनेर सम्झाए आमाले नरमाइलो त मान्नुभयो तर के गर्नु त्यो रात आमाले अचानक सुरु गर्नुभयो मेरो विवाहको कुरा झापाको केटा भारतको दार्जिलिङबाट पढेर फर्केको मामाले ल्यापटप खोल्नु भएर फोटोहरू र भिडियोहरू देखाउनु भयो मैले हेरेँ जिन्दगीमा कतिपय पलहरू यसरी आउँछन् डियर कल्याण जो कल्पना गर्न सकिँदैन मान्छे त एउटा चिजको गोटी जस्तै हो समयका हातहरूले चल्दै जानुपर्छ मान्छेका सपनाहरू एउटा हुन्छन् तर यथार्थ अर्कै मान्छे एउटा सोच तर भइदिन्छ अर्को मान्छे एउटा कल्पनामा हराउँछ तर यथार्थ अर्कै हुन्छ सायद डियर कल्याण तपाईँले भने जस्तै सपनामै बाँच्ने सपनामै हाँस्ने र सपनामै मर्ने भइदिएको भए कति रमाइलो हुन्थ्यो होला यो जिन्दगी तर त्यही मिठो सपना पनि यही तितो यथार्थको जिन्दगीमा उभिएर सोच्नुपर्छ मैले पनि तितो यथार्थमा उभिएर सोचे डियर कल्याण त्यो दिन आमाले भन्नुभयो ऊ पर्सि काठमाडौँ आउँदैछ तिमीले भेट छोरी केटा असल छ म चुपचाप केही भन्नै सकेन लामो सुस्केर हालेर सुते निर्मललाई फोन गर्न मन लागेको थियो तर फोन गर्न आँट आएन मनमा धेरै कुरा खेले यता कोल्टे फर्केर सुते उता कोल्टे फर्केर सुते सारा रात उता फर्केर सुते निन्द्रै लागेन आँखामा जिन्दगी के हो विवाह के हो माया के हो स्नेह के हो आफन्त को हो मैले बुझ्नै सकेन एउटा नमिल्ने बेजोडा अक्षर जस्तो यो जिन्दगीको कथा म आज सुनाउँछु डियर्काल्याङ तपाईँलाई म आज दिल खोलेर सुनाउँछु यसरी सारा रात बिताएपछि बिहान उठी पानी थिएन काठमाडौँको समस्या त्यही हो बाहिर यिनीहरूबाट पानी ल्याएर नुहाए इनारको पानी ठिकै थियो नुहाउनसम्म मिल्थ्यो कपाल नुहाउन मिल्दैन थियो नुहाए र हतार हतार अफिस जान्छु भनेर निस्के आमाले भन्नुभयो बेलुका कतिखेर आउँछु छोरी म बेलुका छिटै आउँछु भने त्यो दिन बेलुका मैले निर्मललाई फोन गरेँ ऊ मोटरसाइकलमा आइपुग्यो मलाई लिन र महाराजगञ्जबाट हुँदै हामी फेरि त्यहाँबाट रत्न पार्कतिर लाग्यो लाजिमपाट आएपछि लाजिमपाटको छेउको एउटा रेस्टुरेन्टमा गयौँ हामी त्यो दिन मैले निर्मललाई सबै कुरा भने मेरो जिन्दगीमा यस्तो हुँदैछ निर्मल म त एउटा बेसहारा भए पनि घरको जेटी छोरी हुँ परिवारको दबाव छ मैले तिमीलाई भुल्न सक्दिनँ मनभित्र अल्झिसक्यौ तिमी गाँठो पढेको ढुडी जस्तो अल्झिएको यो मन तिमीबाट टाढा हुन सक्दैन म के गरौँ तिमी भन म तिमीबाट टाढा हुने भए मलाई बिदाई गरिदियो म चुपचाप चुपचाप जान्छु तर त्यसो होइन भने म तिमीबाट टाढा हुन सक्दिन मेरो आँखाभरि आँसु थिए ढेर्काले हान्थ्यो दिन किन झरे आँसु थाहा छैन किन रोक्न सकेन त्यो दिन जिन्दगी थाहा छैन र त्यो दिन निर्मलले मलाई भन्यो अरुण त्यसरी आवेशमा आएर निर्णय नगर म पनि तिमीलाई माया गर्छु मलाई बाहेक अरूलाई नसोच सोच्नु पनि हुँदैन तिमीले सोचे पाप लाग्छ तिमीलाई म तिमीलाई माया गर्छु तिमीसँग जी जिन्दगी बिताउने कुरा र निर्णय लिइसकेको छु मैले यस्तो कुरा नगर त्यो दिन मैले उसको हात समाए उसले मेरो र त्यहाँबाट निस्कने बेला फेरि अन्त्यमा निर्मलले भने कफी खाउँ फेरि तातो कफी आयो र हामी दुवैले कफी पिउँदै सपनाहरू सजायौँ उसले मलाई घरसम्म ल्याएर छोडिदियो ओर्लैपछि मन गरुङ्गो भएर आयो कोठाभित्र छिरे ढेर्का आमा उठ्नु भएर आमाले सोध्नुभयो छोरी किन ढिला आएको मैले भने काम थियो त्यसैले म खाना नखाइ सुतेँ आमाले अप्ठ्यारो मान्नुभयो र अर्को दिन बिहानै मेरो कोठामा आएर भन्नुभयो छोरी तिमीलाई विवाह गर्ने मन छैन भने नगर तिम्रो खुसीको लागि हामी फर्केर जान्छौँ मैले आमाको अनुहार हेरेँ कुनै सुनसान एउटा बगर जस्तो रुखो थियो आमाको अनुहार आमा चाहनुहुन्थ्यो छोरीले मैले भनेको केटालाई विवाह गरोस् तर मेरो सपना बाँचिएको थियो डियर कल्याण त्यही बाँचिएको सपना बोकेर यी जीवनका अनगिन्ती गोरेटोहरूमा म हिँडिरहेँ एक्लै हिँडेँ बस हिँडिरहेँ स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार बाह्र बजीदेखि दुई बजीसम्म र प्रत्येक शनिबार राति एघार बजीदेखि बाह्र बजीसम्म सुन्न सक्नुहुन्छ म डियर कल्याणको साथमा र कार्यक्रम मेरो कथा वास्तविक घटनामा आधारित कार्यक्रम हो यो कुरा यहाँलाई थाहा छ यदि तपाईँ यो कार्यक्रम कहीँ कतै बसेर सुनिरहनु भएको छ र तपाईँका जीवनमा भोगेका तपाईँले भोग्नुभएका दुःख र सुखहरू छन् भने तपाईँ मलाई पत्राचार गर्न सक्नुहुन्छ र यतिखेर म काठमाडौँमा छैन म अमेरिकाको न्युयोर्कमा छु र मैले यहाँबाट यो कार्यक्रम सञ्चालन गरिरहेको छु र तपाईँ जहाँ हुनुहुन्छ संसारको जुन कुनै कुनामा पनि हुनुहुन्छ भने र तपाईँले आफ्ना जीवनका वास्तविक घटनाहरू मलाई सुनाउन चाहनुहुन्छ भने तपाईँ मलाई आफ्ना जीवनका वास्तविक घटनाहरू सुनाउन सक्नुहुन्छ त्यसको लागि तपाईँ यदि फेसबुक प्रयोग गर्नुहुन्छ भने फेसबुकमा जानुहोस् र सर्च बक्समा गएर KAL YN Kalyan GAUTAM Kalyan Gautam type गर्न सक्नुहुन्छ र त्यहाँ तपाईँले मलाई भेट्न सक्नुहुन्छ र अफलाइन म्यासेज पठाउन सक्नुहुन्छ मलाई र त्यसै गरी तपाईँ मलाई सिधै इमेल मार्फत पनि आफ्नो जीवनको वास्तविक घटनाहरू मलाई सुनाउन सक्नुहुन्छ र त्यसको लागि मेरो इमेल आइडी हो डिइएआर डियर केएएलवाइएन कल्याण डियर कल्याण डट एमइआरओकेटिएचए e मेरो कथा एट जिमेल डट कम म फेरि भन्छु डिइएआर डियर केएएलवाइएन कल्याण डियर कल्याण डट एमइआरओकेटिएचए e मेरो कथा एट जिमेल डट कम र तपाईँले मलाई पत्राचार गर्न सक्नुहुन्छ र त्यसै गरी यहाँ म अमेरिकामा रहँदा विभिन्न ठाउँहरूबाट मलाई तपाईँका कथाहरू आइरहेका छन् अस्ट्रेलियाको सिडनीबाट त्यसै गरी जापानबाट त्यसै गरी संसारभर रहेका विभिन्न देशहरूबाट मलाई तपाईँहरूले कथा पठाइरहनु भएको छ र नेपालमा रहनुभएका तपाईँहरूलाई पनि जानकारी गराउन चाहन्छु तपाईँ इमेज एफएममा आएर पनि आफ्ना जीवनका वास्तविक घटनाहरू छोड्न सक्नुहुन्छ त्यहाँ रिसेप्सनमा अथवा इमेज एफएमको ठेगानामा पनि मलाई पत्राचार गर्न सक्नुहुन्छ अथवा तपाईँ सिधै मसँग कुरा गर्न चाहनुहुन्छ भने म तपाईँलाई मेरो मोबाइल नम्बर पनि उपलब्ध गराउने छु तर मात्र तपाईँको कथाको लागि मलाई सम्पर्क गर्न सक्नुहुन्छ मेरो मोबाइलमा तपाईँ कुरा गर्न सक्नुहुन्छ यो कुरा मैले तपाईँलाई जानकारी गराएको छु र त्यसै क्रममा आज मैले अरुणाजीले पठाउनु भएको उहाँको जीवन घटना तपाईँलाई सुनाइरहेको छु यो कथा मैले उहाँले मलाई नेपालमा रहँदा पठाउनु भएको थियो र नेपालमा रहँदा पठाएकोले म यहाँ आएर उहाँकै कथा आज तपाईँलाई सुनाइरहेको छु नेपालमा हुनुहुन्छ र लोड सेडिङ अथवा अन्य कुनै कारणले यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने म तपाईँलाई अरुणाजीको जीवनको वास्तविक घटनाको अघिल्लो अंश एकपटक रिक्याप गर्न चाहन्छु तपाईँको लागि अरुणाजीको जन्म दुई हजार चालिस साल मङ्सिर सत्र गते झापामा भएको हो उहाँ घरको जेठी छोरी बुबा पेसाले वकिल आमा शिक्षिका उहाँले सानोमा झापामै पढ्नुभयो र पछि उहाँहरू झापाको बिर्तामोडमा बसाइ सर्नुभयो झापाबाट झापै र त्यसपछि उहाँले एसएलसी सकेर काठमाडौँ आउनुभयो आफ्नो आमाको बहिनी सानी आमाको डेडामा बसेर पढ्न थाल्नुभयो पछि पेसाले प्रहरी उहाँको सानी आमाको श्रीमान महेन्द्रनगर सरुवा भएपछि उहाँको सानी आमा पनि महेन्द्रनगर जानुभयो र उहाँ एकजना साथीसँग डेढा गरेर बस्नुभयो बुबाले चिनेको घरबेटी भएको कारण उहाँ त्यहीँ बस्न थाल्नुभयो र त्यसपछि एकपटक उहाँको बुबा अचानक बिरामी हुनुभयो बेहोस भएर लड्नुभयो र उहाँ चार दिनपछि बुबाको मृत्यु भएपछि अरुणाजीको जीवनमा धेरै ठुलो जिम्मेवारी आइपुग्यो त्यसपछि उहाँले जीवनमा हार खानु भएन र सङ्घर्षलाई अगाडि बढाउँदै लानुभयो काठमाडौँमा बस्ने डेडामा बस्नुभयो र एउटा फर्निचर पसलमा सोरुममा काम गर्नुभयो कलेज पढ्नुभयो दुःख धेरै गर्नुभयो र बहिनीहरूलाई पनि ल्याएर पढाउनु भयो काठमाडौँमा यो उहाँको धेरै ठुलो प्रेरणा हो यसबाट हामीले पनि सिक्नुपर्छ दुःख आयो भनेर आत्तिनु हुँदैन आफूलाई सम्हाल्नुपर्छ र दुःखले मान्छेलाई दरिलो बनाउँछ स्पात जस्तै दरिलो बनाउँछ फलाम जस्तै दरिलो बनाउँछ भन्ने उहाँको जीवनबाट हामीले शिक्षा पाउन सक्छौँ र काम पढाइ गर्दै जाँदा उहाँको आफूसँगै पढ्ने निर्मल भन्ने एकजना साथीसँग भेट भयो दुवैले एकअर्कालाई मन पराउँदै जानुभयो र त्रिसठी सालमा परिवारको दबावमा एकजना केटासँग उहाँको विवाहको कुरा चल्यो अरुणाजीको केटा झापाको तर दार्जिलिङबाट पढेर फर्केको परिवारले मन पराएको केटा उहाँको अगाडि ल्याइयो केटा राम्रो थियो तर अरुणाले धेरै सोच्नुभयो र उहाँले प्रेमलाई पहिलो प्राथमिकता दिनुभयो मैले जोसँग जीवन बिताउने बाचा गरेकी छु जोसँग जीवन बिताउने कसम खाएकी छु म उसैसँग जीवन बिताउँछु भन्ने निर्णय गर्नुभयो र त्यसमा निर्मलजीले पनि साथ दिनुभयो र त्यसपछि उहाँले काठमाडौँ कि आफ्नै आमा मामा माइजू सबैलाई भन्नुभयो र यो कुरा सबैलाई जानकारी गराउनुभयो र रित्तो मन लिएर उहाँ भयो यसरी वो आमाको एउटा सपनालाई उहाँले तोड्नुभयो अथवा उहाँले निर्मलसँग जीवन बिताउने प्रण गर्नुभयो यो प्रण त गर्नुभयो तर उहाँको जिन्दगी अब कसरी अगाडि बढ्छ यो जि यो जिन्दगीमा मान्छेहरूको विश्वास मान्छेहरूको भरोसा ठुलो हो कि आफ्नो आत्मविश्वास ठुलो हो भन्ने कुरा अरुणाजीको जीवन कथा सुनेपछि हामीलाई अनुभव हुन्छ र म अब सुनाउँछु तपाईँलाई यो कथाको बाँकी अंश यो गीतपछि See you. no. पन संग नजी जननी जन्म भूमीच्या यो हो विश्वव्यापी ऑनलाइन रेडियो हिमाली शोर होता डियर कल्याण मनभित्रका अनगिन्ती सम्झनाहरू भदौरे झरी चाहिँ किन ओर्लेर आउँछन् थाहै हुँदैन किन साउन महिनाको झरी जस्तै रुन्छ यो मन बिरा पोखेर उदास उदास हुने मेरा यी मनहरू उजाड उजाड हुने मेरा यी तनहरू मेरा भावनाहरू मेरा जिन्दगीका सपनाहरू मेरा जिन्दगीका अनगिन्ती उदाइरहने झझल्कोहरू आज किन यति विघ्न मनभित्र समाहित भएर आउँछन् भदौका फेल जस्तै छातीभित्र हुर्लेर आउँछन् ननिदाउन सक्छु नपिउतन सक्छु छटपटीमा बितिरहेका यी जीवनका अनगिन्ती कथाहरू आज म सुनाउँछु कल्याण तपाईँलाई यसरी निर्मलसँगको पछि मैले अर्को दिन आमालाई फेरि भने आमा मैले केटा रोजिसकेकी छु हजुरहरूले दुःख गर्नु पर्दैन आमाले मन अध्याहरू बनाउनु भयो आमाको अनुहार अधेरी रात जस्तै भयो मैले आमाको हात समाएर सम्झाएँ आमा म छोरी मान्छे दुःख गरेर बसेकी छु यहाँ त्यत्तिकै यति ठुलो निर्णय लिएकी छैन मन सानो नभनाउनुहोस् झापा जानुहोस् बरु त्यो झापाको अलिकति भएका सम्पत्तिहरू बेचेर यतै आउनुहोस् आमा बुढेसकालमा उता बसेर काम छैन मैले आमालाई उल्टो कुरा सुनाएँ ठेर्काले त्यो दिन आमाले चित्त दुखाउनु भयो आफ्नो श्रीमानलाई गुमाएको आँगन बेचेर कुन चाहिँ जीवन काट्ने जीवनसँगै नै हिँड्न सक्छ होला मैले त्यो कुरा कहिले पनि अनुभव गर्न नसकेर बोले गल्ती बोले जस्तो लाग्छ आज आमाले आँखा भरि आँसु ल्याउँदै भन्नुभयो तेरो बुबा त्यसरी लडेको आँगन बेचेर म आउँदैन छोरी बरु म त्यहीँ मर्छु मैले आमाको मन दुखाए जस्तो लाग्यो डियर कल्याण नरमाइलो लाग्यो अर्को दिन आमाको चेकअप गर्नको लागि बिदा मिलाए जसो तसो बिदा भए र त्यसको भोलिपल्ट निर्मल जग्गा पास गर्नको लागि गुल्मी जाने भयो भेटघाट भएन त्यो दिन फोनमा पनि त्यति साह्रो कुरा हुन सकेन त्यसपछि आमाको सम्पूर्ण हेरचाह र डक्टरसँगको भेटघाटमै बित्यो त्यो दिन अर्को दिन बिहानै अफिस गए अफिसकै फर्निचर पसलमा गएर काम गर्न थाले दिनभरि नरमाइलो लाग्यो एकातिर परिवार अर्कोतिर निर्मल सोचे परिवारको खुसी भत्काएर के गर्नु फेरि अर्कोतिर सोचे उसँग जिन्दगी बिचाउने कसम खाएकी छु उसलाई धोका दिएर के गरौँ मनमा अनेक प्रश्नहरू खेले दिनभरि नरमाइलो लागिरह्यो कल्याण र त्यो दिन बेलुका घर फर्के र त्यसपछि पिकनिक जाँदाका निर्मलसँग बसेका फोटोहरू मैले आमालाई देखाएँ आमा केटा यही हो फेरि आमालाई सम्झाएँ उसँग विवाह गर्ने कसम खाइसकेकी छु केटा गुल्मीको हो इमान्दार छ रसिलो छ मलाई माया गर्छु भन्छ कसको मनभित्र को पसेको छ र आमा तर उसको विश्वास म उसको आँखामा देखिरहेको हुन्छु त्यसैले म उसलाई धोका दिन सक्दैन आमा मैले यही भने र त्यो दिन घरमा भुइँचालो नै ल्यायो मेरो कुराले मामा माइजवारको दिन फर्कानु भयो आमाले मन दुखाउनु भयो तर पछि आमालाई धेरै सम्झाए एउटा शिक्षिका भएकोले होला आमाले मेरो कुरा भयो बुझ्नुभयो अचेलका केटाकेटीहरू तिमीहरू आफ्नो जिन्दगी आफै बिताऊ हामीलाई त खुसी चाहिन्छ तिमीहरूको आमाले त्यही भन्नुभयो ढेर कल्याण आज सम्झन्छु म यो जिन्दगीको अनौठो कथा आज सम्झन्छु म यो जिन्दगीको अनमोल कथा जसको लागि सारा जिन्दगी समर्पण गरेर हिँडेकी म साँचो माया के हो मलाई अनुभव हुँदै थियो निर्मलसँगको सम्बन्धले आमालाई जसो तसो मनाएकी थिए यसरी दिनहरू बित्दै गएपछि आमा केही दिनपछि झाफा फर्कनु भयो भाइ पनि फर्कियो भाइले पढ्ने मन गर्दैन थियो त्यसैले आमासँग बस्थ्यो एउटी बहिनी कहिले झापा कहिले काठमाडौँ गर्थे अर्के मसँग थिए जसो तसो जिन्दगी गुजारिरहेको थिएँ मैले पढाइ सँगसँगै अगाडि बढाइरहेकी थिएँ मैले एमबिए लेभलको पढाइ सक्ने मेरो चाहना त्यत्तिकै प्रबल थियो म पढ्न चाहन्थेँ म केही गर्न चाहन्थेँ कहिलेकाहीँ निर्मल रिसाउँथ्यो उसलाई समय दिन नपाएकोमा र उसले मेरी आमालाई अत्यन्तै आदर गर्थ्यो र उसले एकपटक मेरी आमालाई भेटेको पनि थियो आमा एकपटक काठमाडौँ आएको बेला तर त्यति बेला मैले उसलाई साथीको रूपमा मात्र चिनाएकी सधैँ आमाको चिन्ता गर्थ्यो यसरी दिनहरू बित्दै गए यसरी दिनहरू अगाडि बढ्दै गए आज म सुनाउँछु कल्याण तपाईँलाई मेरो कथा यसरी समय सँगसँगै मैले एमबिएको लागि अर्थात् एमबिएको अन्तिम वर्षको परीक्षा दिएँ निर्मलले पनि दियो तर काम विशेषले उसको एउटा एक्जाम छुट्यो अर्थात् उसको एउटा परीक्षा नै छुट्यो उसले नरमाइलो मानिरहेको थियो र त्यसपछि एक वर्षसम्म मैले उसलाई कुरेटिएर ल्याएँ उसले भन्थ्यो म पनि पढाइ सघाउँछु अनि विवाह गरौँला मैले हुन्छ भने आमालाई त्यसै भने नभन्दै वर्ष दिन बित्यो आमाले भन्नुभयो त घरकी जेठी छोरी तेरो सबै कुरा बन्दोबस्त भएपछि बहिनीको बारेमा सोच्नुहुन्थ्यो भाइ पनि सानो छ यसले पढ्न सकेन यसको बारेमा पनि सोच्नुपर्छ कहिले त्यो तैँले विवाह गर्ने आमाको चाहना त्यही थियो त्यसै क्रममा एक दिन मैले निर्मललाई भने निर्मल आमाले यस्तो भन्नुहुन्छ के गरौँ त्यो पल उसले मलाई सम्झाउँदै भन्यो हेर अरुणा विवाह हामीले गर्ने हो तिमी किन चिन्ता गर्छौ एकपटक बाहिरको लागि ट्राई गरौ न कोसिस गर्दा के बिग्रिन्छ अमेरिका र अस्ट्रेलियाको लागि ट्राई गरौँ न तिमी पनि गर म पनि गर्छु कतै हामी दुवैको जिन्दगी बनिहाल्छ कि म घर आएर सोचेँ परिवार एकातिर छ आमाको सपना अर्कोतिर छ आफूसँग जीवन कटाउनेको सपना अर्कोतिर छ बिचमा बसेकी छु म न यता हिँड्न सक्छु न उता हिँड्न सक्छु घरतिरको बाटो बन्द गरिसके निर्मललाई थाहा छ खोला किताब जस्तो छु म कहिलेकाहीँ उसको अगाडि रुन्थेँ म उसले मेरो आँसु पुछिदिँदै भन्थ्यो अरुणा नरो म छु नि मलाई थाहा छ तिमीले मेरो लागि यति ठुलो सेक्रिफाइस गरेकी छौ मलाई थाहा छ तिमीले त्यति राम्रो केटालाई छोडेर मसँग आएकी छौ मेरो मायाले तानेको छ मैले तिम्रो मन कहिल्यै पनि टुक्र्याउने छैन मैले तिमीलाई कहिल्यै दुःख दिने छैन कहिल्यै सताउने छैन मलाई पाप लाग्छ भावनामा त्यस्तै भन्थ्यो ठेर कल्याण यो जिन्दगीमा यी सबै कुरा भन्ने कुरा हुन् कि जस्तो लाग्छ म तिम्रो लागि यस्तो गर्छु उस्तो गर्छु यी सब भन्ने कुरा हुन् कि जस्तो लाग्छ त्यसपछि निर्मलले मलाई दबाब दिन थाल्यो डियर कल्याण कहिलेकाहीँ निर्मलले मलाई भन्थ्यो र दबाब दिन्थ्यो र कहिलेकाहीँ निर्मलको त्यो दबाबमा परेर म विचलित हुन्थेँ छटफटिन्थे के गरौँ कसो गरौँ भइरहन्थ्यो के गरौँ र कसो गरौँ हुन्थ्यो मन चाहन्थ्यो आफ्नो खुसीले बाँच तर सक्दैन थिए किनकि घरतिरको बाटो बन्द भइसकेको थियो मेरो जिन्दगी भनेको निर्मल थियो विश्वासमा हिँडेकी थिएँ म प्रेमको धारमा हिँडेकी थिएँ म र यसरी दिनहरू बित्दै जाने क्रममा हामीले अस्ट्रेलियाको लागि कोसिस गऱ्यौँ पहिला र त्यति बेला सम्पूर्ण कागजहरू जुटाउनको लागि हामी सँगै हिँड्थ्यौँ साथमा हिँड्थ्यौँ तर समयले उल्टो रोल खेल्यो डियर कल्याण आज भन्छु म तपाईँलाई र त्यो पल अस्ट्रेलियाको भिजाको लागि हामी जाँदा निर्मलले भिजा पायो तर मैले पाउन सकेन त्यो दिन नरमाइलो लाग्यो अस्ट्रेलियन एम्बेसीबाट निस्कने बेला भरि आँसु आए आफूसँगै जिन्दगी बिताउने केटाको भिजा लागेको छ आफू रित्तो फर्कनु परेको बेदा कसरी भनौँ कसरी सम्झौँ घरमा बुढी आमा छिन् श्रीमान बितेको कैयौँ वर्ष भइसक्यो छोरीले विवाह गरेर खुसी दिन्छ कि भने कि आमाको सपना पुरा गर्न सकेकी छैन प्रेमीको सपनालाई आफ्नो सपना सम्झेर हिँडेकी म मेरो भिजा लागेन निर्मलले भने तिमी कोसिस गर फेरि मैले केही भन्नै सकेन नभन्दै उसको जाने दिन आयो ऊ भन्यो म जाउँ कि नजाउँ धेर्कल्याण कसरी भनौँ आफ्नो जिन्दगीको भविष्य निर्धारण गरेको एउटा केटा मान्छेलाई मेरो लागि नजा भन्न कसले सक्छ मैले सोचेँ म समर्पण गर्छु जिन्दगीलाई मैले भने निर्मल तिमी जाऊ म सके आउँछु नसके आउँदिनँ म रोएँ त्यो पल उसले मेरा आँसु पुछिदिँदै भने त्यसो नभन अरू न तिमी जसरी भए पनि आउनुपर्छ म तिमीलाई जसरी भए पनि त्यहाँ बोलाउँछु तिमी आउनै पर्छ त्यो दिन अझै पनि याद आउँछ बाँसबारी छेउको रेस्टुरेन्टमा रुँदै रुँदै मैले आफ्ना जीवनका कथाहरू सुनाएकी उसले मेरो आँखाको आँसु पुछिदिएको हिजो जस्तो लाग्छ ढिर्कल्याण तर आज खै के भयो जिन्दगी उल्टो धारमा हिँड्दा हिँड्दै आज म कहाँ पुगेँ आफैलाई थाहा छैन मन चाहन्छ यी कथाहरू नलेखु मन चाहन्छ यी कथाहरू च्यातेर फ्याँकिदियो तर मनभित्र गढेको किलालाई कसरी निकालु डियर कल्याण म चाहन्छु तपाईँको आवाजबाट निकालु म चाहन्छु तपाईँका शब्दहरूबाट निकालु कमसे कम मन अलिकति भए पनि कम हुन्छ त्यही सम्झेर म लेखिरहेकी छु डियर कल्याण तपाईँलाई मेरो कथा म लेखिरहेकी छु तपाईँलाई बस आफ्नो कथा मेरो मनको मान्छे Ciao. घाम लागे पनि पानी परे पनि तुसारो चले पनि कतै हिउँ लडे पनि मेरो अतीतले तानिरहन्छ मलाई कहाँ गएर बिसाउँ यी मनका अनगिन्ती सम्झनाहरू कहाँ गएर पोखु यी दुःखका बारीहरू कहाँ गएर बिसाउँ दुःखमा सुखमा पीडामा अनगिन्ती चोटहरूमा अनवरत आइरहने यादमा धेर कल्याण मलाई तपाईँको आवाज पनि मलम जस्तो लाग्छ मेरो दुखेको घाउमा जब तपाईँको आवाज सुन्छु कसैले मलहम लगाइदिए जस्तो लाग्छ मेरो अतीतले मेरो ठुलो हिस्सा तोडेर लगेको छ मेरो अतीतले मबाट धेरै कुरा तानेर लगेको छ म त रित्तो एउटा शरीर मात्र हिँडिरहेको छु जस्तो लाग्छ हिजो जस्तै लाग्छ डियर कल्याण निर्मललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको त्यो दिन अझै पनि हिजो जस्तो लाग्छ बहिनीले बिनाजु कहिले आउनुहुन्छ भने कि म आउँछु दिललाई लिन भनेर निर्मलले हात हल्लाएको र भित्र जान नसकेर बाहिर निस्केर मलाई अगालो मारेर रोएको त्यो निर्मल हिजो जस्तो लाग्छ त्यसपछि निर्मल अस्ट्रेलियाको मेलबर्न पुग्यो त्यसपछि मेरो जिन्दगीमा घटेका घटनाहरू आज म सुनाउँछु रातमा निन्द्रा लाग्दैन थियो फोन गर्थेँ म अस्ट्रेलिया पैसाको बढी चल्थ्यो त्यति बेला अहिले जस्तो सस्तो कहाँ थियो र तर पनि घन्टौँ कुरा गर्न मन लाग्थ्यो साइबरमा हुन्थेँ म एकातिर जागिर छ अर्कोतिर जिन्दगी छ गाउँमा बुढी आमा छिन् झरी पर्दा आमा रुजिन्की जस्तो लाग्छ घरको छानो कसले छाइदियो होला जस्तो लाग्छ भाइ हल्ला रे भएर हिँड्छ गुन्डाहरूले पिटेर हस्पिटलमा छ भन्ने खबर आउँछ बहिनी मैले नानुहार लाएर मेरो बाटो हेर्छ अफिसबाट दिदीले कहिले पैसा ल्याउँछ र मेरो कलेजको फी तिर्छु भनेर बहिनी हेर्छ तमाम समस्याबाट गुज्रिरहेकी छु म डियर कल्याण ती दिनहरू हिजो जस्तो लाग्छ तर पनि आश निर्मल आउँछ मलाई लिएर जान्छु परिवारलाई तान्छु नसके पनि दुई चार पैसा पठाइदिन्छु सपना बुन्दै गए स्वेटर जस्तै बुनिने सपनाहरू बुनिँदै मात्र गए म सोच्थेँ मेरा सपनाहरू बुनिँदै गए तर पछाडिबाट कसैले मेरा सपनाहरू उधारिरहेको थियो मैले पत्तै पाइनँ मैले सोचेँ मेरो जिन्दगीको सपनाको स्वेटर बनिसक्यो त्यही स्वेटर लगाएर म हिँडिरहेँ तर कसले पछाडिबाट मेरो स्वेटरका हरेक काँठाहरू उधारिरह्यो म आफैलाई थाहा भएन बिस्तारै बिस्तारै निर्मलले मलाई फोन गर्न छोड्यो च्याटिङमा आउन छोड्यो व्यस्त जिन्दगी गुजारिरहेको भान गर्थ्यो कहिलेकाहीँ बाटोमा हिँडेका फोटोहरू पठाउँथ्यो कहिलेकाहीँ रेस्टुरेन्टमा बसेर खाएका फोटोहरू पठाउँथ्यो म सोच्थेँ म उसको अगाडि बसेर खान्छु होला यसै गरी म सोच्थेँ उसको छेउमा बसेर खान्छु होला तर समय गुज्रदै गए बिस्तारै बिस्तारै मैले उसलाई नेपाल कहिले आउँछु भन्दै गएँ तर उसले भन्यो म अब नेपाल आउन सक्दिनँ भन्ने कुराहरू अवगत गराउँदै जान थाल्यो मैले भने निर्मल नेपाल आऊ ठुलो कुरा माया हो माया र प्रेमले बस्यो भने नेपाल पनि अस्ट्रेलिया हुन्छ कि अस्ट्रेलियामा बस्नेहरू सबै सुखी हुन्छन् हुँदैनन् तनावपूर्ण जिन्दगी छ त्यहाँको आऊ एउटा सानो घर बनाउँला म पनि केही कन्ट्रिब्युट गर्न सक्छु सानो घर बनाउँला बसौँला तिमी पनि सम्पन्न छौ म पनि राम्रो जागिरमा छु अहिले आऊ यो जिन्दगी ल नपार मैले अनेक अनुरोध गर्थेँ तर उसलाई अस्ट्रेलियाको मेलबर्नले तान्दै गयो र त्यही सहरको डुबानमा ऊ डुब्दै गयो र मेरो मायालाई बिर्सदै गए र अन्त्यमा उसले नआउने निर्णय गर्यो धेर कल्याण त्यो रातमा उसको यादमा यति रोए कसैले देखेन कसैले सुनेन त्यो रात मैले ढाँटेकी होइन डेयर कल्याण म तपाईँलाई सम्झन्थेँ यो दुनियाँमा एकजना मान्छे छ जसले मान्छेका दुःखहरू बाँड्छ मान्छेका पीडाहरू बाँड्छ यो दुनियाँमा एकजना मान्छे छ मैले ढाँटे कि होइन डियर कल्याण ढाँटे मलाई पाप लागोस् मैले सम्झेँ कि तर दुःखमा तपाईँलाई सम्झन्थेँ म सुखको बेला मैले कहिल्यै तपाईँलाई सम्झेन सायद त्यसैले मलाई दुःख परे कि जस्तो लाग्छ उसले बिर्स्यो र त्यसपछिका दिनहरू मैले यति दुःख र पीडामा बिताएँ भोग्नेलाई थाहा हुन्छ डियर कल्याण देख्नेलाई र सुन्नेलाई के थाहा दुःखका घडीहरूमा रोएर रात बिताउँथेँ मैले अफिसमा सोध्थेँ किन तिम्रो आँखा राता छन् म भन्थे सन्चो छैन एक दिन हुँदैन दुई दिन हुँदैन महिना बिताए तर उसको मन ढुङ्गा जस्तै भएर गयो र त्यसपछि मैले हृदय मेरो परिवारको शरणमा परे र मेरो विवाह गरिदिनुहोस् भने विक्रमसम्म दुई हजार उनासत्तरी सालको माघ महिनामा मेरो विवाह तय भयो कल्याण झापाको श्रीमानसँग उहाँको घर झापा हो काठमाडौँमा किराना पसल छ उहाँको राम्रै चल्छ र मेरो विवाह भए आज विवाह भएको धेरै भएको छैन डियर कल्याण तपाईँलाई लेखिरहेकी छु कथा टेलिफोन नम्बर र फोटोहरू पठाएकी छु मेरो श्रीमान हुनुहुन्छ कृपया मेरो नाम परिवर्तन गरिदिनु होला मेरो कथा साँचो र अझै पनि मलाई निर्मलको याद आउँछ उसँग बिताएका यादहरू अझै पनि छन् मसँग कहाँ गएर पोखु श्रीमानसँग बस्दा पनि उसको याद आउँछ म चाहन्छु मैले कसलाई धोका दिइरहेकी छु निर्दोष श्रीमानलाई उसलाई बिर्सने कोसिस गर्छु र कोसिस गरिरहेकी छु सायद जीवनभर कोसिस गरिरहन्छु होला निर्मल तिमी यदि मेलबर्नमा छौ र मेरो यो कार्यक्रम सुनिरहेकी छेउ भने डियर कल्याणलाई सुनिरहेकी छेउ भने म त्यही अरुणा हुँ तिमीलाई औँठी बनाउनको लागि चारपटक न्यु रोड जाँदा पानीले नेतृक्क भिज्दै भिजेको बेला तिमीले आफ्नो ज्याकेट मलाई लगाइदिएको त्यही हो तर आज तिमीले छोड्यौ जस्ताको तस्तै छु म त्यही बाटो त्यही गल्ली त्यही चौ चौराहामा मेरो डेढा छ त्यही बस्छु म त्यहीबाट आउने जाने गर्छु काठमाडौँको अभावमा बाँचेकी छु म तिमी जस्तो सम्पन्न सहरमा बाँचेकी छैन तर तिमीले दुखाएको चोट यो छातीभरि छ यदि यो संसारमा चोट दिनेहरूले सजाय पाउँछन् भने यदि कतै सत्य छ भने एक दिन तिमी मलाई सम्झेर रुनेछौ धेरै रुनेछौ निर्मल बस धेरै तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता यो त सब भन्ने कुरा हो यो त सब भन्ने कुरा हो कोही अरूको बारे सोच्ने कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने आफ्नो खुसी मेटाएर कोही अरूको पिर बोक्ने तिमीलाई दिन्छु फुलै फुल म तलिन्छु काँडै काँडा तिमीलाई दिन्छु फुलै फुल म तलिन्छु काँडै काँडा यो त सब भन्ने कुरा हो यो त सब भन्ने कुरा हो नेपालीपनको पहिचान दिँदैछौ नेपालीहरूको भावना चढ्दैछौ जाऊ विदेशमा पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू